एक सय चार थोप्लो पाँच मेगा हर्ट ट्राफिक खबर खबर ट्राफिक खबर नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजे म ध्रुवराज खनाल ट्राफिक खबर विस्तारमा अर्घाखाँसीबाट काठमाडौँ जाँदै गरेको रात्रि बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाकरी गाविस सात किलामा आज बिहान दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ज्यान गुमाउनेमा अर्घाखाँसी जिल्ला नरपानेका अन्दाज एक्काइस वर्षका पुरन बुढाथोकीको मात्र शनाखत भएको छ एक महिला र एक पुरुषको शनाखत हुन सकेको छैन अर्घाखाँसीबाट काठमाडौँको लागि छुटेको लु एक सात तिन तिन तिन नम्बरको बस सडकमा जमेको माटोमा चिप्लिएर दस मिटर तल खेतमा खस्दा पन्ध्रजना गम्भीर घाइते भएका छन् बिहान साढे पाँच बजेतिर भएको दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएका छन् माडीको बसन्तपुरमा शनिबार आइतबार साँझ यात्रुवाहक बस पल्टदा एक्काइसजना घाइते भएका छन् भरतपुरबाट माडीको बसन्तपुर जाँदै गरेको ना एक ग एक तिन आठ आठ चार नम्बरको बस बसन्तपुर बजार नजिकै खेतमा पल्टिएर एक्काइसजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवन चितवनले जनाएको छ घाइतेमध्ये गम्भीर एघारजनालाई उपचारका लागि भरतपुर ल्याइएको र अन्यको स्थानीय मेडिकल तथा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ चितवनको पिप्ले साथ गडौलीमा बसको ठक्करबाट शनिबार राति एक पैदल यात्रीको मृत्यु भएको छ मृत्युनेमा स्थानीय पैँतिस वर्षीय भूमेश्वर ढुङ्गाना छन् बसको ठक्करबाट गम्भीर घाइते ढुङ्गानाको उपचारका लागि मेडिकल कलेज भरतपुरमा मृत्यु भएको साढे एघार बजे पश्चिमबाट पूर्वका लागि छुटेको बा चार ख छत्तिस एकसठी नम्बरको यात्रुवाहक